चितवन जिल्ला पशुपालन तथा कृषि क्षेत्रमा असीम सम्भावना रहेको जिल्ला हो दूध उत्पादनको लागि पनि यो जिल्ला अग्रणी मानिन्छ यहाँ दैनिक करिब दुई लाख लिटर दूध उत्पादन हुन्छ र झण्डै डेढ लाख लिटर दूध चितवनबाट अन्य जिल्लामा पठाइन्छ दूध उत्पादनमा अग्रणी जिल्ला चितवन भए तापनि यहाँका किसान दूधको उचित मूल्य नपाउँदा र पशुलाई विभिन्न किसिमका रोगले सताउँदा मर्कामा पर्ने गरेका छन् रत्नगरमा मात्र दस हजार भन्दा बढी दुहुनो गाई वस्तु रहेका छन् पशुपालनतर्फ युवाहरूको पनि आकर्षण बढ्दो छ पूर्वी चितवनको भण्डारा खैरहनी पश्चिम चितवनको मंगलपुर पटिहाने गीतानगरमा व्यावसायिक पशुपालन गर्ने युवाहरूको जमात पाइन्छ तर पनि पशुपालन गर्दा लागत बढी लाग्ने र विभिन्न किसिमका रोगहरू लाग्दा दुःख हुने भन्नुहुन्छ जयमङ्गला दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष विनोद प्रसाद सुवेदी गाईलाई चाहिँ लागत बढी छ पराल किन्न पर्यो परालै महँगो छ समस्या त्यही छ घाँस बालीहरू लाउने ठाउँको समस्या छ किसानहरू अब गर्दा गर्दै पनि एकदम चाहिँ नि घाटा घाटैमै पनि चल्न पर्ने हुन्छ रोग अब यो भ्याकुते फरे के यो जिब्रो सुन्निनी यस्तै यस्तै अब थुनिलोको समस्या आउँछ पशुपालनमा अधिक सम्भावना छ भने केही समस्या पनि पक्कै छन् विशेष गरी गाईपालक कृषकहरू गाईले बाछो पाउँदा चिन्ता लाग्ने बताउँछन् त्यसै गरी चौपायालाई खुवाउने घाँस अभाव हुँदा किसानहरू परालमा भर पर्न बाध्य छन् खेतीयोग्य जमिनमा बस्ती विस्तार हुन थालेपछि हरियो घाँस अभाव भएको हो पशुपालन गर्ने कृषकहरूलाई सामूहिक रूपमा घाँस खेती गर्ने व्यवस्था राज्यले भ्याक्सिन औषधि पशु बिमालाई बढाइदिए प्रोत्साहन दिए आफूहरूलाई सजिलो हुने आमदानी बढाउन सकिने किसानहरू बताउँछन् राज्यबाट त अनुदान उपलब्ध हुनु पर्यो अब पशुधन सुरक्षण कार्यक्रम अन्तर्गत भन्ने अब त्यो कार्यक्रमलाई चाहिँ नि अनुदान रकम पार्नु पर्यो भ्याक्सिनेसन कार्यक्रमको लागि अनुदान पार्नु पर्यो सरकारी हिसाब किताबमा नि घाँस लगाएर घाँस बेच्ने वातावरण बनाइदियो भने पनि अलिकति किसानलाई राहत हुन्छ सामूहिक घाँस लगाउने र हामी पशुपालन कृषकहरूलाई चाहिँ कुनै एउटा समिति बनाएर बाँडफाँड गरेर समूहमा बाँडेर यो समूहले यो घाँस काट्ने यो समूहले यो घाँस काट्ने भनेर जिम्मा दियो भने हामीहरूलाई केही चाहिँ त्यो पराल र घाँस मिलाएर मिलाएर खुवाउँदा दुध उत्पादन वृद्धि हुँदो रहेछ होइन चितवन जिल्ला माछा पालन किरा खेती पोल्ट्री लगायत दुध उत्पादनको क्षेत्रमा अग्र स्थानमा पर्दछ यस जिल्ला मध्य स्थानमा पर्ने हुँदा यहाँ पशुपालनको अधिक सम्भावना रहेको छ हाम्रो धार्मिक संस्कार अनुसार गाई तथा बाछा बाछीलाई वध गर्न प्रतिबन्ध लगाइएको छ वध गर्न पाइँदैन अहिले समस्याको रूपमा देखिएको बादशाहहरूलाई नीतिगत रूपमा सम्बोधन भए बध गर्न सकिने नियम बने स्वदेशमा नभए पनि विदेशमा निर्यात गर्न सकिने र पशुपालनको सम्भावना अझ बढाउन सकिने भन्नुहुन्छ पशुपन्छी बजार प्रवर्धन निर्देशालयका निर्देशक डाक्टर केशव प्रसाद प्रेमी यसलाई हामीले एक्सपोर्ट गर्न पाउने वास्तवमा हामीलाई समस्या छ त्यसलाई चाहिँ अब नीतिगत रूपले नै यसलाई सम्बोधन गर्नुपर्छ यो बादशाहहरूलाई पनि अब हामीले बध गर्नलाई चाहिँ अहिलेसम्म लगाएको जुन प्रतिबन्ध छ त्यो हट्यो भने यो समस्या समाधान हुन्छ जस्तो मलाई लाग्छ र यसै क्रममा हामीले प्रयोग नगरे पनि बाहिर निर्यात हुने चाहिँ धेरै सम्भावना देखिन्छ राज्यले भ्याक्सिन औषधि पशु बिमा अनुदानलाई बढाउने कृत्रिम गर्भधान डेरी पसल सुधार कार्यक्रम अघि सार्ने हो भने पशुपालनतर्फ किसानहरू थप आकर्षित हुने थिए